नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम लोगागानको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि आइसकेका छौँ प्राविधिक मित्र राजसँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रमलाई हामी लिएर आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइँ बस्नको लागि हामी तपाईँसँगै आउने गर्छौँ तपाईँसँगै रम्छौँ तपाईँसँगै गाउँछौँ तपाईँसँगै नाच्छौँ तपाईँ पनि गाउन चाहनुहुन्छ नाच्न चाहनुहुन्छ भने फोन गर्नुहोला फटाफट गरेर आज पनि दुईवटा लाइन तपाईँको लागि खुल्ला गरेका छौँ जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँको लागि र कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्ने पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ राजको सङ्केत सुरुवातमै कोही साथी आइसक्नु भएको छ म ढिलो नगरीकन उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखिको बोल्नुभयो सिद्धिबाट सन्तोष सेपाङ के छ सन्तोषी हाल खबर सिद्धितिरको खबर के छ सुनाउनुहोस् के गर्नुहुन्छ तपाईँ पढ्दै हुनुहुन्छ कहाँ कतिमा पढ्नुहुन्छ नाइनमा पढ्दै हुनुहुन्छ पढाइ राम्रो चल्दैछ होला है अनि हाम्रो सन्तोषजीलाई लोक सङ्गीत कतिको मनपर्छ लोकगीतहरू कतिको गुनगुनाउनुहुन्छ एकदम मनपर्छ कतिको गुनगुनाउनुहुन्छ नि गाउन त गाउँछ भविष्यमा हुन्छ हुन्छ कार्यक्रम आउनु भएको छ सुरुवातमा नै तपाईँलाई म भन्न चाहे कुन गीत गाउनुहुन्छ आज डाली नुङ्यो चेरीले टेकेर टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर हो ल सुरु गर्नुहोस् म तपाईँलाई पछि पछि सङ्गीतले पछ्याउनेछु है त हुन्छ सन्तोषजी सुरु गर्नुहोस् माया लाउना मन भएको पुरै हो दालिनु पुगेको सुरै हो माया लाग्न उहाँको आवाजलाई हामीले अलिकति सुन्न सकेनौँ सन्तोषजी भएको थियो सिद्धिबाट म उहाँलाई भन्न चाहन्छु अलि नेटवर्क टिप्ने ठाउँबाट फोन गर्नु होला भन्न चाहन्छु कोही साथी फेरि आइसक्नु भएको छ भन्ने सङ्केत मिलिराखेको छ राजबाट म स्वागत गर्छु उहाँलाई हजुर नमस्ते नमस्ते हजुर कोही साथी आउनुभएको थियो फेरि जानुभयो फोन लाइनमा आज अलिकति डिस्टर्ब आइराखेको छ र तपाईँ पुनः प्रयास गर्दै हुनुहुन्छ होला तपाईँले फोन गर्नु होला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि तिन सय बत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ तपाईँकै त्यो गलालाई तपाईँको कलालाई चाहिँ हामी सम्मान गर्छौँ कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो रिजन रिजन एकदम एकदम आरामै छौँ के छ खबर सब ठिक छ भन्नु पर्यो दादा सब ठिक छ पढाइ कहाँ पुर्याउनु भयो अहिले एटमा हो एटमा राम्रोसँग पढ्नु होला यसपालि जिल्ला स्तरीय जाँच दिँदै हुनुहुन्छ सबै हजुर हजुर राम्रोसँग पढ्नु होला अनि हाम्रो रिजनजीलाई म सोध्न चाहेँ धेरै आउनुहुन्छ तपाईँ कलरमा होइन अनि लोकसङ्गीत चाहिँ तपाईँलाई कतिको मनपर्छ कोराकतिर कतिको गुनगुनाएर हिँड्नुहुन्छ तपाईँ म एकदम क्लासमा पनि गाउँछु मलाई लोकगीत चाहिँ असाध्यै मनपर्छ वनतिर पनि म गाएर हिँड्छु एकदम एकदम हाम्रो लोक सङ्गीत भनेकै हाम्रै गहना हो हामीले संरक्षण नगरी कसले गर्ने होइन रिजनजी आउनु भएको छ कुन भाका सुनाउने आज समाजको बन्धनलाई तोड्नु पर्यो सानो भन्ने समाजको बन्धनलाई तोड्नु पर्यो सानो हुन्छ सुरु गर्नुहोस् रिजनजी म तपाईँलाई सङ्गीतले साथ दिन्छु है त हुन्छ भेट्नु मन थियो गधुली साझमा समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बस्न सक्दिनँ अब तितै मुटुलाई जोड्नु पर्यो रुदै छे आशामा भेट्ने मान्छ गजुली साझमा समाजको बन्धनलाई तोड्नु त्यो जानु तिम्रो माया पाइन भने म त दुई जोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बस्न सक्दिनँ अब सिधै दुई मुटुलाई जोड्नु पर्यो सानो हेलो हजुर पछि साथीहरू पनि धेरै लाइनमा कुरिराख्नु भएको छ साथीहरूले पनि पालिदिनु पर्यो नि है ए एक लाइन गाउनुहुन्छ हुन्छ एक लाइन मात्रै गाउनु है त हुन्छ एक लाइन मात्रै गाइदिनुहोस् सँगै बाँच्ने उपाय रोजाउन पाइन भने मृत्यु नै खोजाउन समाजको बन्धनलाई तोड्नु पर्यो तिम्रो माया पाइन भने म त बस्न सक्दिन अब छिटै दुई मुटुलाई जोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बस्न सक्दिन अब छिटै दुई मुटुलाई जोड्नु पर्यो सानो अब छिट्टै दुई मुटुलाई जोड्नु पर्यो सानो वास्तवमै हाम्रो रिजनजीको पनि त्यस्तै छ के हो गीतमा मात्रै हो है कार्यक्रममा आइदिनु भयो निकै सुन्दर तरिकाले गाउनु भएको छ रिजनजी रेडियो सँगै रहनु होला छुट्टिन्छौँ है त नमस्ते रिजन चेपङ आउनु थियो कोराकबाट राजको सङ्गीतको साथी कलर हुनुहुन्छ कुर्दै हुनुहुन्छ अघि नैदेखि नै म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते दाजु कहाँदेखिको बोल्नुभयो म सिद्धिबाट निराजन चेपाङ निराजन हजुर के छ निराजनजी निकै समयपछि आउनुभयो नि हजुर यस्तै थियो अब विभिन्न कारणले गर्दा विभिन्न कारणले गर्दा अनि एसएलसी कस्तो भयो तपाईँको कस्तो रह्यो एसएलसी एसएलसी ठिकै भएको छ दाजु ठिकै भएको छ है राम्रो नतिजा होस् हाम्रो कामना छ त अनि हाम्रो हाम्रो रिजन हाम्रो निराजनजीलाई लोकदोरी कतिको मनपर्छ एकदम मनपर्छ दाजु लोकदोहोरी गीत साँझतिर गाउनु भएको छ कि भएको छैन गएको छैन तर आज रेडियोमा गाउँदै हुनुहुन्छ होइन ल कुन भएको सुनाउने आज तरेर तिमीलाई भेट्न आउँछु भन्ने भएको अलिकति बुझेन के भन्नुभयो सात समुद्र तरेर तिमीलाई भेट्न आउँछु सात समुद्र तरेर तिमीलाई भेट्न आउँला हजुर हुन्छ सुरु गर्नुहोस् हुन्छ अब धेरै सक्दिन रुनमा मेरी माया पहाडको कुनामा तिम्रै हुन पाउँछ ko na about to. This one. निकै सुन्दर तरिकाले गाउनुभयो धेरै धेरै धन्यवाद सम्पर्कमा आइदिनु भयो छुट्टिन्छौँ क्यारे है त नमस्ते निराजन छेपाङ आउनु थियो सिद्धिबाट अब पालो तपाईँको जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिस दुईवटा बाटो तपाईँको लागि खुल्ला गरेका छौँ र राजको सङ्केत मिल्दैछ कोही साथी आउँदै हुनुहुन्छ अरे भन्दै हुनुहुन्छ उताबाट म एकैछिनपछि उहाँलाई म स्वागत गर्नेछु हामी एकैछिन तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघर्स सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिस तपाईँको लागि बिल्कुलै खुल्ला छ आउँदै गर्नुहोला भन्दै एकैछिनको लागि यो मिठो आवाज सुन्छौँ त्यसपछि पुनः तपाईँ माझमा कार्यक्रम भोगागनको साथमा उपस्थित हुनेछौँ फुलको शोभा बढ्दै गयो भमराको माझ अस्ति भन्दा हिजो राम्री हिजो भन्दा आज दुर्गा हो कि भवानी मान्छे सानी सानी बढ्दै आएको जवानी दुर्गा हो कि भवानी मान्छे सानी सानी बढ्दै आएको जवानी दुर्गा जाऊ कि भवानी मान्छे सानी सानी बढ्दै आएको जवानी दुर्गा हौ कि भवानी मान्छे सानी सानी बढ्दै आएको जवानी दुर्गा हौ कि भवानी मलाई बिर तिमी जति राम्री बन्छौ त्यति मलाई बिर चर्चा चल्न थाल्छ जब तिम्रो चारै बोलाउ के को नाताले महिना दिनले होइनौ कान्छी हौली साताले बोलाउ के को नाताले महिना दिन दिने हैनौ कान्छी हौले साताले बोलाउ के नाताले महिना दिनले होइन के को ताराले बोलाऊ भन्ने कुराहरू हुँदै थियो अनि त्यस्तै त्यस्तै कुराहरू हुँदै थियो गीतमा तपाईँलाई यो मिठो साङ्गीतिक आवाजलाई बिचमा राखेँ तपाईँ माझ लोक भाकालाई तपाईँ माझ राखेँ र तपाईँ आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि बिल्कुलै खुल्ला गरिराखेका छौँ हामीलाई दुईवटा बाटो तपाईँको लागि कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रलाई चाहिँ हामी सलाम व्यक्त गर्छौँ सलाम प्राप्त व्यक्त गरिदिन्छौँ र तपाईँलाई चाहिँ तपाईँको त्यो कलालाई तपाईँको त्यो कलालाई चाहिँ हामी सम्मान गर्ने काम गर्छौँ कार्यक्रम लोगागानमा रहेर उताबाट राजको साथ मिलेको छ मलाई यता तपाईँले सुनिराख्नु भएको यो आवाज हो तपाईँकै आफ्नै मित्र तपाईँकै भाकाको साथीको आवाज हो यो दिपेन्द्रको र तपाईँ आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउनुहोला कार्यक्रम लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजे अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ र विगतको दिनदेखि नै तपाईँको साथ हामीले मिलिराखेको छ हाम्रै गाउँ भाका हाम्रो यो पाखा पखेरामा घन्किरहने त्यो बजिरहने आवाज तपाईँ र मैले गाइराख्ने त्यो भाकाहरूलाई चाहिँ टपक्क टिपेर यो कार्यक्रममा लिएर आउँछौँ अनि हाम्रो ती गलाबाट हाम्रै ती कलाबाट सिर्जिएका आवाजहरूलाई चाहिँ हामी कार्यक्रममा लोगागनको बसाइमा बिसाउन आउँछौँ तपाईँ आउने चौतारी हो यो चौतारीमा आएर चाहिँ राम्रोसँग गाउनु होला लोगागन तपाईँको आफ्नै चौतारी हो तपाईँ आउनुपर्छ र जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो बिल्कुलै तपाईँलाई हामीले खुल्ला गरिराखेका छौँ र राजको सङ्केत मिलिराखेको छ केही समयमा साथीसँग बोलिराख्नु भएको छु उतापट्टिबाट साथी आउने तर्खर गर्दै हुनुहुन्छ म केही समयपछि म उहाँलाई भित्र निम्त्याउने नै छु र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर साथ सुनिराख्नु भएको छ प्रत्यक्ष गायनको कार्यक्रम कार्यक्रम लोगागन तपाईँले सुनिराख्नु भएको छ र तपाईँ लोकभाकालाई माया गर्नुहुन्छ तपाईँको त्यो कलालाई तपाईँको त्यो गलालाई निखार ल्याउन चाहनुहुन्छ तपाईँले गुनगुनाउनुहुन्छ सधैँभरि कहाँ गएर त्यो आफ्नो प्रतिभालाई चाहिँ पोखाउँ कहाँ गएर पोखाउने त्यो माध्यम चाहिँ पाइराख्नु भएको छैन भने तपाईँकै लागि भनेर चाहिँ हामीले यो माध्यम बनेर आएका छौँ लोगागन तपाईँकै लागि तपाईँको त्यो कलाको सम्मान गर्नको लागि आएका हौँ जिरो सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस हामी एकैछिन गीत सुन्छौँ गीतपछि हामी आउने कोसिस गर्छौँ पुनः प्रयास गर्छौँ हामी तपाईँ आउँदै गर्नु होला भन्न चाहन्छु जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिस यो मिठो भाका तपाईँ राख राख्छु अनि आउँदै गर्नु होला दुईवटा बाटो जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर थियो त देखि, किन गयो मोटो नाम देखि मेरो माया गयो मारेर सुखी पायो भुल्यो यो दुखीलाई सतुर हाँसा पत्र चाहिँ टाढा हुँदा आफूले त्यो माया गरिराखेको चाहिँ टाढा बनिदिँदाखेरि चाहिँ हाम्रो त्यो आँसु त अवश्य पनि खस्छ नै यस्तै यस्तै भाका तपाईँ माझ राखेँ र उतापट्टिबाट मलाई राजको सङ्केत मिलिराखेको छ भने तपाईँसँगै म छु तपाईँकै लोक भाकाको साथी दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र राजको सङ्केत कोही साथी आइसक्नुभयो म उहाँलाई भित्र बोलाउँछु हजुर नमस्ते हेलो नमस्ते हजुर साथी आउने तर्खर गर्दै हुनुहुन्छ उहाँको आवाजलाई मैले सुन्न सकिराखेको अवस्था छैन र राजले मिलाउँदै हुनुहुन्छ उताबाट तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच साथी आइसक्नुभयो म उहाँलाई भित्र बोलाउँछु हजुर नमस्ते नमस्ते हजुर नमस्ते बोल्नुभयो शर्मिला गुरुङ के छ शर्मिलाजी हाल खबर हेलो के छ हाल खबर नयाँ नौलो सुनाउनुहोस् सबै ठिकै छ दाइ सबै ठिकै छ है अनि तपाईँले तेरा गर्मी कतिको छ गर्मी त त्यति साह्रो छैन दाइ ठिक ठिकै छ छ है अनि हाम्रो शर्मिलाजीलाई लोकदोरी लोकगीत सङ्गीत चाहिँ कतिको मनपर्छ शर्मिलाजी तपाईँलाई लोक सङ्गीत चाहिँ कतिको मनपर्छ लोकगीतहरू कतिको मनपर्छ तपाईँलाई ए एकदमै मन पर्छ दाइलो गीत त कतिको गुनगुनाउनुहुन्छ नि हजुर गुनगुनाउनुहुन्छ धेरै है ल कार्यक्रममा आउनु भएको छ आज कुन भाका गुनगुनाउनुहुन्छ डाली लुग्यो चोरीले टेकेर डाली लुग्यो चरीले टेकेर टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर हो ल सुरु गर्नुहोस् सुरुमिलाजी म तपाईँलाई सङ्गीत पछ्याउँछु है त हुन्छ सुरु गर्नुहोस् उमेर पुगेको सोराई हो पुगेको सोराई हो माया लाउने मन भएको पोराई हो डाली नुङ्ग्यो तरीले टेकेर टाढाको बाटो गाउँदै आएको मायालाई देखेर पुगे कसोरै हो पुगेको कसोरै हो माया मनबाको पढाइ हो डाली लुग्यो तरीले टेकेर टाढाको बाटो मदाउँदै आएको मायालाई सबले राम्री भन्दछन् आत्म मैदाले लुग्यो चारीले टेकेर टाढाको बाटो मागाउँदै आएको मायालाई देखेर भेटिन्छन् जम्मा टाढाको बाटो मर्हँदै आएको मायालाई देखेर र निकै सुन्दर तरिकाले गाउनुभयो शर्मिलाजी धेरै धेरै धन्यवाद रेडियोसँगै रहनु होला छुट्टिन्छौँ है त नमस्ते शर्मिला गुरुङ आउनुभएको थियो काउलीबाट तपाईँको पालो हामी निकै अन्त्य अन्त्यतिर पनि छौँ र आउँदै गर्नुहोला एकजनालाई मात्र हामी लिन सक्छौँ कि जस्तो छ जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरेका छौँ तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लोक प्रत्यक्ष रूपमा र तपाईँले सुनिराख्नु भएको यो यो आवाज हो दिपेन्द्रको भने उताबाट मलाई साथ मिलिराखेको छ राजको हामी एकैछिन यो मिठो भाका सुन्छौँ र त्यसपछि पुनः तपाईँमाझ हामी उपस्थित हुनेछौँ एकैछिन यो मिठो भाका पिपुलको पछ्यौरी यो भाका सँगसँगै हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइराखेका छौँ र कार्यक्रममा आज जम्मा जम्मी चारजना साथीहरू आउनुभयो म उहाँहरूको नाम सरसर्ती लिन चाहन्छु यहाँनिर रहेर सन्तोष चेपाङ आउनुभयो सिद्धिबाट रिजन चेपाङ आउनुभयो खोराकबाट त्यसै गरी निराजन चेपाङ आउनुभयो सिद्धिबाट नै र अन्त्यमा आउनुभएको थियो शर्मिला गुरुङ काउलीबाट सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूको गलालाई उहाँहरूको कलालाई म सम्मान गर्न चाहन्छु उहाँले निकै मिठो तरिकाले गाउनु भएको छ निकै सुन्दर तरिकाले गाउनु भएको छ उहाँहरूको गला गायक गायिकाको भन्दा पनि कम त छैनन् र भविष्यमा गएर चाहिँ राम्रो कलाकार बन्न सक्नुहुनेछ तपाईँहरू पनि अझै प्रयास गर्नुहोला भन्न चाहन्छु यी चारजना मित्रहरूमध्येबाट साथीहरूमध्येबाट एकजनालाई त विजेता छान्नैपर्छ र आजको विजेतालाई चाहिँ हामीले गोला प्रथाद्वारा छानेका छौँ आजको विजेता मित्रको नाम रहेको छ निराजन चेपाङ र उहाँलाई बधाई छ तपाईँले जित्नु भएको छ आगामी हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्ने पाउने मौका तपाईँलाई हामीले उपलब्ध गराएका छौँ र तपाईँ आउनुहोला शनिबार साढे तिन बजीभित्र रेडियो अर्पणको कार्यालयमा आइदिनु होला भन्न चाहन्छु र भन्दै ज जसले मलाई रेडियोमा इन्टरनेटमा सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद जतिजनाको फोन आज लागेन नरिसाउनुहोस् नआतिनुहोस् अर्को हप्ता अवश्य तपाईँको फोन लाग्नेछ र जतिजनाको फोन लाग्यो आज तपाईँ सबै सबैलाई धन्यवाद र फोन ट्राई गर्ने तपाईँ सबै सबैलाई धन्यवाद दिँदै प्रविधिमा रहेर मेरो सा स्वरलाई तपाईँको सामु सम्म पुर्याउन साथ दिने मित्र राजप्रति आभार प्रकट गर्दै तपाईँकै मित्र दिपेन्द्र भोलि दस बजेपछि बिहान दस बजेपछि पुनः भेट्ने बाचासहित छुट्टिन्छौँ नमस्कार तपाईँको बल शुभ रहोस् सुनो हजुरा यसपालि सविदा त अवश्य लेखिन्छ कमरेड सविदा लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो मैला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई र तपाईँलाई सुट मैला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तेलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास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 hill shoes Shikhar shoes Makalu footwear र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ सम्पर्क मनोकामना फेन्स स्टोर रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोपाइटर रमेश लोहनी होइन छोराको विवाह गर्नु थियो पञ्चे बाजा क्याटरिङ र टेन्ट सामग्री कहाँ खोज्ने होला हामीले पनि कार्यक्रम गर्ने भनेको स्टेजको व्यवस्था कहाँबाट गर्ने होला होइन तिमीहरू किन चिन्ता गर्छौ म्युजिकल ट्रेन एन्ड क्याटरिङ सर्भिसमा जाऊ न तिमीहरूको समस्या समाधान भइहाल्छ नि हजुर हामी कहाँ विवाह व्रतबन्ध सभा सेमिनार कार्यक्रम पार्टी आदिको लागि आकर्षक स्तरीय स्टेज पञ्चे बाजा हाफ क्याटरिङ फुल क्याटरिङ गाडी भिडियो क्यामेरा स्टेज सामग्रीको लागि छिटो सरित सुलभ मूल्यमा हामीलाई सम्झनुहोस् सम्पर्क टेन एन्ड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 छोरा बहिनीको बिहेको लागि भिडियो क्यामेरा विवाहका गिफ्टहरू कहाँबाट ल्याउँछस् ल मम्मीलाई थाहा नै रहेनछ हाम्रै टाढी सिनेमा रोडमा रहेको विश्वासिलो र भरपर्दो पसल युनिक फोटो स्टुडियोमा मैले अर्डर दिइसकेको छु हामी कहाँ भिडियो क्यामेरा भाडामा पाउनुका साथै विवाह व्रतबन्ध बर्थडेका गिफ्टहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क युनिक फोटो स्टुडियो टाढी चोक cinema road proprietor Jena Chaudhary mobile अन्ठानब्बे चार पचास सडसठी दुई सय एकहत्तर अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय अठार पुनश्च मेमोरी कार्डबाट पनि फोटो धुलाउने काम गरिन्छ नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमाहाले ल्याएको छ नयाँ सौगात यमहा रेस स्कुटर टेक्नोलोजीमा बनेको उत्कृष्ट model extra mileage extra pickup र स्मार्ट लुक्स भएको जिन्दगीको कठिनाईलाई सहज बनाउनु हो आधिकारिक dealer Kalika motorcycle parts Khairahani चार पर्सा